मनोरञ्जनका लागि सुन्नु हजुर रेडियो अर्पण खबर को साथमा Jai Galeshwor real estate and housing द्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दीपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच समयकासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा प्रधानमन्त्री सुशील रेडियो रेडियोथेरापी आउँदो बुधबारदेखि मात्रै सुरु हुने भएको छ शुक्रबारदेखि नै रेडियोथेरापी सुरु गर्ने भनिए पनि बुधबारलाई सरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ फुक्सुमा देखिएको सेतो दाग क्यान्सर भएको पुष्टि भएपछि अमेरिकामा उहाँको उपचार शुरू हुन लागेको हो रेडियोथेरापी एक हप्तामा सकिने नयाँ प्रविधि आइसकेको भए पनि प्रधानमन्त्रीको फोक्सोमा क्यान्सर भएकोले पुरानै प्रविधि अनुसार रेडियोथेरापी दिनुपर्ने भएकाले पाँच छ हप्ता लाग्न सक्ने भक्तपुर क्यान्सर अस्पतालका medical director doctor Prakash Raj नेउपानेले बताउनुभयो गएको दुई गति उपचारका लागि अमेरिका सानो भएका कोइराला कहिले फर्किने भन्ने टुङ्गो लागेको छैन आफू नभए पनि सरकारको नीति तथा कार्यक्रम बजेट लगायतका त्यो आवश्यक काम नरोक्न प्रधानमन्त्रीले निर्देशन दिइसक्नु भएको छ एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव भावना अनुसार संघीयता सहितको संविधान निर्माण गर्न आफ्नो दल गम्भीर भएर लागेको बताउनु भएको छ मरङको इन्द्रपुरमा आज बिहान आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पाँच राजनीतिक दलबीच हुन लागेको एकता संविधान निर्माणका लागि भएकाले त्यसप्रति शंका नगर्न सबैलाई आग्रह गर्नुभयो प्रचण्डले मुलुक कठिन अवस्थाबाट गुज्रिरहेकाले माघ आठ गते भित्र संविधान निर्माण गरेर मुलुकलाई निकास दिन सबै राजनैतिक दलको साझा कर्तव्य भएको बताउनुभयो उहाँले नेकपा माओवादी लगायत संविधान सभा बाहिर रहेका दलहरूलाई पनि संविधान निर्माण प्रक्रियामा सहभागी गराउन छलफल एवं वार्ता गरी सहमतिका आधारमा संविधान जारी गर्नुपर्नेमा जोड़ दिनुभयो पर्सनली पार्टीभित्र नेताहरूबीच कुनै विवाद नरहेको जानकारी दिँदै जनताको हितका लागि कार्य गर्न समेत आग्रह गर्नुभयो पर्सनली संघीयता सहितको संविधानबाट नै शोषित पीड़ित एवं पिछडिएका जनताको हक अधिकार सम्बोधन हुने धारणा व्यक्त गर्नुभयो काठमाडौँको जैसी देवलमा घर भत्किँदा तीनजनाको ज्यान गएको छ जैसी देवल श्वेत भैरवमा भत्काउँदै गरेको पुरानो घर अचानक भत्किँदा तीनजनाको ज्यान गएको जनसेवा प्रहरीले जनाएको छ अरू सातजना घाइते भएका छन् अहिले उद्धारको काम भइरहेकाले मृतक तथा घाइतेको एकिन संख्या र पहिचान खोल्न नसकेको प्रहरीले जनाएको छ घटनाबारे थप विवरण आउन बाँकी छ अमेरिकाको सन फ्रान्सिस्कोमा रहेको गोल्डेन गेट पुलमा आत्महत्या रोक्नका लागि चाले निर्माण गरिने भएको छ पुल सञ्चालन बोर्डले चाले निर्माण योजना पारित गर्दै यसका लागि सात करोड़ साठी लाख डलर लगानी सहितको प्याकेजमा सहमति सुनाएको छ सन् उन्नाइस सय सैतिसदेखि प्रयोगमा ल्याएको आएको गोल्डेन गेट पुल पुलबाट हाम फालेर अहिलेसम्म चौध सय जनाले आत्महत्या गरेका छन् र विश्वकप फुटबल अन्तर्गत आजदेखि फेरि क्वार्टर फाइनलका खेलहरू शुरू हुँदैछन् फेरि क्वार्टरको पहिलो खेलमा आज राति पाउने दस बजेपछि हुने खेलमा आयोजक ब्राजिलले चिलीको सामना गर्नेछ ब्राजिलले समूह एकको विजेता बन्दै यो चरणमा प्रवेश गरेको हो भने चिली समूह बीको उपविजेता बन्दै फेरि क्वार्टर फाइनलमा पुगेको हो समूह चरणको पहिलो खेलमा ब्राजिलले क्रोएसियालाई पराजित गरेको थियो भने तेस्रो खेलमा क्यामरोनलाई तथा दोस्रो खेलमा मेक्सिकोसँग गोल बराबरीमा रोकिएको थियो यस्तै समूह टिममा रहेको चिलीले समूह चरणको पहिलो खेलमा अस्ट्रेलियालाई तथा दोस्रो खेलमा साविक विजेता स्पेनलाई पराजित गरेको थियो भने तेस्रो खेलमा नेदरल्याण्डसँग पराजित भएको थियो ब्राजिल र चिली अहिलेसम्म अडसठी पटक भिडिसकेका छन् जसमा ब्राजिल नै हाबी भएको थियो चिली जम्मा आठ खेलमा मात्र विजय भएको छ यसअघिको विश्वकपमा पनि ब्राजिलले चिलीलाई तीन शून्यले हराएको थियो यसै गरी भोलि बिहान पौने दुई बजे हुने दोस्रो प्री क्वार्टर खेलमा कोलम्बिया र उरुके बीच प्रतिस्पर्धा प्रतिस्पर्धा हुनेछ कोलम्बियाले समूह सीको विजेता बन्दै तथा रुगीले समूह डीको उपविजेता बन्दै अन्तिम स्वरमा स्थान बनाएको हो कोलम्बियाले समूह चरणमा शत प्रतिशत नतिजा आत्मसात गर्दै अन्तिम स्वरमा स्थान बनाएको हो कोलम्बियाले पहिलो खेलमा ग्रिसलाई दोस्रो खेलमा आइभरी कोष्टालाई तथा तेस्रो खेलमा जापानलाई पराजित गरेको थियो समूह चरणको पहिलो खेलमा कोस्टारिकासँग पराजित भएको रुगेले आफ्नो दोस्रो खेलमा इङ्ल्याण्डलाई दुई एक गोल तथा तेस्रो खेलमा इटालीलाई एक शून्य गोलले पराजित गरेको थियो हवस् त दिउँसो एक बजेको अर्पण खबर सकियो सुजिता हमाल बिदा भए नमस्कार यस अर्पण खबरको साथमा Jai Galeshwor real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तरतर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ institute multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिन द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस